संविधान संशोधन गर्ने भए हिन्द राष्ट्र बनाउनु पर्ने रापरपा नेपालका अध्यक्ष थापाको भनाई बडादशी नहुँदा लोक वडा सचिव नहुँदा लोकमानको घरमा म्याद टाँच्न ढिलाइ भारत संघको डाक्टर केसीका माग पूरा गर्न सरकारद्वारा पहल शुरू केसीको जीवन रक्षाका लागि सहयोग गर्न सांसदहरूलाई स्वास्थ्य मन्त्रीको आग्रह भारतसँगको बढ्दो तनावसँगै पाकिस्तानी वायु सेना युद्ध अभ्यासमा जुट्दै शक्तिशाली समुद्री आदि म्याथ्यूका कारण हाइटीको जनजीवन प्रभावित र फिफाद्वारा एघार देशका फुटबल संघलाई जरिवाना सहितको कार्यवाही प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको युनिटी खबरमा स्वागत छ म तपेन्द्र विष्ट राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मुलुकमा संविधान संशोधनको कार्य अगाडि बढाउँदा देशलाई हिन्दू राष्ट्र कायम गर्ने प्रक्रिया पनि अगाडि बढ़ाउनु पर्ने बताएका छन् पार्टीको चन्द्रागिरी नगर कमिटिले दशैं तिहार छठ लगायत पर्वका अवसरमा बुधबार आयोजित चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष थापाले करिब बयासी प्रतिशत जनता हिन्दू धर्मावलम्बी भएको मुलुकमा उनीहरूको भावना अनुसार हिन्दू राष्ट्र हुनुपर्नेमा जोड़ दिनुभएको थियो उनले मुलुकमा वैदेशिक हस्तक्षेप तीव्र गतिमा बढ्दै गएकाले राष्ट्रवादी शक्ति एकताबद्ध हुनुपर्ने बताउँदै राष्ट्रमा विद्यमान समस्या समाधानका लागि देश र जनताको आवश्यकताका आधारमा सबै दल जिम्मेवार भई अघि बढ्नुपर्ने बताए अध्यक्ष थापाले देशमा बसोबास गर्ने सबै जाति समुदायका पर्व तथा संस्कृतिलाई सबैले स्वीकार्ने परम्पराले सामाजिक सद्भाव तथा राष्ट्रिय एकता बलियो बनाउने विचार व्यक्त गरे सोही पार्टीका युवा नेता देवेन्द्र प्रधानले स्थानीय निकायको अभावमा स्थानीय विकास तथा पूर्वाधार निर्माणका कार्यले गति पाउन नसकेको बताउँदै चाँडै स्थानीय तहको निर्वाचनको वातावरण बनाउन आग्रह गरे चन्द्रागिरी नगर कमिटिका संयोजक प्रकाश थापाले चन्द्रागिरी क्षेत्रमा सबै जाति तथा समुदाय मेलमिलाप गरी बसेकोले पनि उक्त क्षेत्र समावेशी रहेको बताउँदै सबैका विभिन्न पर्वमा यस किसिमको सांस्कृतिक आदान प्रदान हुने गरेको जानकारी दिए अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको घरमा सूचना टाँच्न गएको सर्वोच्चको टोली ओडा सचिव नहुँदा समस्यामा परेको छ म्याद बुझाउन सर्वोच्चको टोली पहिले कार्कीको घरमा गएको थियो घरमा परिवारका सदस्य कोही नदेखेपछि टोली ओडा कार्यालयका सचिव सरिता राईको रोहबरमा मुजुल्का गरेर म्याद टाँच्न ओडा कार्यालय गएको हो तर काम विशेषले सचिव राई बाहिर गएकाले सर्वोच्चको टोली ओडा कार्यालयमै सचिव कुरेर बसिरहेको छ कार्कीको नियुक्तिका बारेमा परेको रिटमा सुनवाईका लागि अदालतले कार्कीलाई सर्वोच्चमा उपस्थित हुन म्याद तोकेको पत्र दिनुपर्नेछ तर कार्की विदेश गएको र म्याद बुझ्न अस्वीकार गरेको भन्दै घरमै गएर म्याद टाँच्ने निर्णय सर्वोच्चले गरेको हो ओडा सचिवको रोहबरमा कार्कीको गेटमा सूचना टाँसिनेछ जुन म्याद कार्कीले नै बुझे सरह हुनेछ आयोगका प्रमुख आयुक्त कार्की नियुक्ति कानून सम्मत नभएको उल्लेख गर्दै अधिवक्ता ओम प्रकाश अर्यालले सर्वोच्च अदालतमा दुई हजार सत्री वैशाख उनातिस गते रिट निवेदन दायर गर्नु भएको थियो सर्वोच्चले त्यो रिटको दुई हजार एकहत्तर असोज आठ गति खारेज गरेको थियो तर पछि फेरि अदालतले त्यसलाई पुनरावलोकन गर्ने निर्णय गरेको थियो सर्वोच्चले दुवै पक्षलाई म्याथको पत्र पठाएको थियो अधिवक्ता ओम प्रकाश रोयालले पत्र बुझे पनि कार्कीले त्यो पत्र बुझ्न अस्वीकार गर्दै आउनु भएको छ शिक्षा मन्त्री धनीराम पौडेले डाक्टर गोविन्द केसीको अनसन तोडाउन उहाँका समर्थकलाई आग्रह गर्नुभएको छ चिकित्सा शिक्षा सुधारको माग गर्दै दस दिनदेखि नवौं पटकको अनसनमा बसेका डाक्टर केसीका प्रतिनिधि र मन्त्री पौडेलबीच मंगलबार अभिराति मन्त्री निवास हरिहर भवन पुलचोकमा छलफल भएको थियो छलफलमा डाक्टर केसीका प्रतिनिधिले शिक्षा मन्त्री पौडेलसँग डाक्टर केसीका माग सम्बोधन गरेर अनसन तोड्ने वातावरण बनाउन आग्रह गरेका थिए जवाबमा मन्त्री पौडेलले चिकित्सा शिक्षा विधेयकमाथि संसदमा छलफल समेत भइरहेकाले अनसन बस्नु समय सान्दर्भिक नभएको बताउनुभयो मन्त्री पौडेलले बुधबार चिकित्सा शिक्षा विधेयकबारे सरकारवाला निकायसँग छलफल गर्दै छलफल गर्दै हुनुहुन्छ डाक्टर केसीको समर्थनमा रहेका डाक्टरले उहाँको माग तत्काल सम्बोधन गर्न दबाव दिँदै हरेक दिन बिहान नौ बजेदेखि दस बजेसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि प्रदर्शन गर्दै आएका छन् दस दिनदेखि अनसनमा बसेका डाक्टर केसीको स्वास्थ्य निकै बिग्रिँदै गएको छ उहाँका मागलाई समर्थन गर्दै शिक्षण अस्पतालका आभासीय चिकित्सकले मंगलबारदेखि अत्यावश्यक र शल्यक्रिया बाहेकका पठन पाठनको काममा सहभागी नहुने जनाइसकेका छनृ स्वास्थ्य मन्त्री गगन कुमार थापाले अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसीको जीवन रक्षाका निम्ति सहयोग गर्न सांसदहरूसँग आग्रह गरेका छन् धनगढ़ीमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री थापाले स्वास्थ्य मन्त्रालयभित्र गलत कुरा हुन नदिने भनेर आफूले डाक्टर केसीसँग अनसन अनसनमा नबस्दिन आग्रह गरेको स्मरण गराए उनले भने त्रिभुवन विश्वविद्यालयको डिनको नियुक्तिको विषय टुङ्गिन सकेमा डाक्टर केसीको अनसन अन्त्य हुन सक्छ सरकारले संवैधानिक निकायका प्रमुख विरूद्ध महाअभियोग लगाउन नमिल्ने र चाहेर पनि केही नहुने मन्त्री थापाले प्रश्न पारे तर केसीले उठाएका मागको पछिमा सांसदका रूपमा आफ्नो समर्थन पनि रहेको उनको भनाइरहेको छ सुनको भाउ बुधबार तोलामा एकै दिन एघार सय रुपियाँले घटेको छ सुन बुधबार तोलाको छपन्न हजार सात सय रुपियाँमा कारोबार भइरहेकाले भइरहेको नेपाल सुनसाँदी व्यवसायी महासंघले जनाएको छ मंगलबार तोलाको सन्ताउन्न हजार आठ सय रुपियाँमा कारोबार भएको सुनको भाव यो हप्ताको शुरूदेखि नै घट्दै गएको छ अन्तर्राष्ट्रिय बजारमा भाव घटेकाले नेपालमा पनि सस्तो भएको महासंघले जनाएको छ चाँदी पनि बुधबार तोलाको तीस रूपियाँ घटेर आठ सय तीस रूपियाँमा कारोबार भइरहेको छ नेपाल र भारतका प्रबुद्ध समूहको बैठकमा नेपालले औपचारिक रूपमा सन् उन्नाइस सय पचासको शान्ति तथा मैत्री सन्धि संशोधनको प्रस्ताव गरेको छ भारतको नयाँ दिल्लीमा मंगलबार शुरू भएको प्रबुद्ध समूहको बैठकमा नेपाली समूहका संयोजक भेषबहादुर थापाले सन् उन्नाइस सय पचासको सन्धि संशोधनको प्रस्ताव गरेका हुन् नेपाली पक्षले राखिएको प्रस्तावमाथि मंगलबारबाट छलफल शुरू भएको छ नेपाली पक्षको माग अनुसार उन्नाइस सय पचासको सन्धि संशोधनको विषय प्रबुद्ध समूहको पहिलो एजेण्डा भएको छ समूहको सिफारिश का आधारमा दुई मुलुक बीच वार्ता हुनेछ सन् उन्नाइस सय पचासको सन्धिमा हुले गरेका प्रावधानमध्ये नेपालले तेस्रो मुलुकबाट सैन्य सामग्री आयात गर्दा भारतीय पक्षको अनुमति लिनुपर्ने प्राकृतिक स्रोत साधनमा भारतलाई पहिलो प्राथमिकता दिनुपर्ने लगायतका विषयमा संशोधन गर्नुपर्ने प्रस्ताव गरेको बताइएको छ दुवै देशका नागरिकलाई सम्पत्ति किनबेचमा बराबर हैसियतमा राख्ने प्रावधान पनि नेपालले हटाउन खोजेको छ समूहको बैठक आज पनि बस्नेछ त्यसपछि अर्को बैठक काठमाण्डुमा हुनेछ काठमाडौँमा तेस्रो बैठक हुनुअघि दुवै पक्षका प्रस्तावबारे आफ्ना ढंगले तयारी र छलफल हुनेछन् समूहको पहिलो बैठक काठमाडौँमा भएको थियो खबरमा अब केही देश बाहिरका खबर भारतसँगको बढ़दो तनावसँगै पाकिस्तानले आफ्नो सैन्य शक्तिलाई सतर्क अवस्थामा राख्न थालेको छ यस क्रममा पाकिस्तानी वायुसेनाले युद्धाभ्यास गर्ने भएको छ पाकिस्तानी वायुसेनाको युद्धाभ्यासलाई ध्यानमा राख्दै पाकिस्तानले लाहोर र कराँचीको हवाई मार्ग आठ अक्टोबरदेखि बन्द गर्ने भएको छ व्यावसायिक उडानका लागि लाहोर र कराँचीको हवाई मार्ग तेह्र दिनका लागि बन्द गरिने भएको पाकिस्तानी अधिकारीहरूको भनाइ छ यसअघि पाकिस्तानले आफ्नो आकाशमा व्यावसायिक उडानका लागि न्यूनतम उचाइ निर्धारण गरिदिएको थियो तर पछिल्लो समय वायु सेना ले युद्धाभ्यास गर्ने भएपछि सो रूटमा कुनै पनि व्यावसायिक उडानमा रोक लगाएको अधिकारीहरूको भनाइरहेको छ पाकिस्तान को यस्तो निर्णयले भारत दोहोरो धक्का महसुस गरिरहेको छ एकातिर पाकिस्तानी वायुसेना युद्धाभ्यासमा जुट्नु उसका लागि ठूलो चुनौती बनिरहेको छ भने अर्कोतिर पश्चिमा तथा खाडी मुलुक जाने भारतीय विमानहरूले अब वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने भएको छ वैकल्पिक मार्ग प्रयोग गर्दा समय र इन्धन खर्च बढ़ी हुने भारतीय अधिकारीहरू बताउँछन् शक्तिशाली समुद्री आँधी म्याथ्यूका कारण हाइटीको जनजीवन प्रभावित भएको छ दुई सय तीस किलोमिटर प्रति घण्टाको गतिमा चलेको हावाका कारण ठूलो पानी परेको छ भने खतरनाक तुफान आएको छ आधीका कारण हाइटीको पश्चिमी भागको तटीय क्षेत्रमा बढ़ी प्रभाव परेको बीबीसीले जनाएको छ तटीय क्षेत्रमा रहेका धेरै बस्तीमा एक मिटरसम्म पानी जम्मा भएको छ धेरै घरको छानो उडेको छ आधीका कारण धेरै मानिसको ज्यान गएको तर संख्या थाहा नभएको हाइटीका अन्तरिम राष्ट्रपति जोकोलर्म प्रेत पर्थले बताउनु भएको छ दक्षिणी तटीय क्षेत्रमा पनि आधीले क्षति पुर्याएको छ आधीका कारण आएको बाढीले सत्री हजार मानिस विस्थापित भएका छन् म्याथ्यु आदि एक दशक यताकै शक्तिशाली रहेको त्यहाँका अधिकारीले बताएका छन् आदिका कारण हाइटीका सबै हवाई सेवा बन्द गरेको छ म्याथ्यु आदिले अमेरिका सहित क्यारिबियन देशमा पनि प्रभाव पारिरहेको छ र खबरको अन्त्यमा एउटा खेल खबर विश्व फुटबल महासंघ फिपाले एघार देशका फुटबल संघलाई जरिवाना सहितको कार्यवाही गरेको छ सन् दुई हजार अठारमा रूसमा हुने विश्वकप फुटबलको छनौट खेलका क्रममा समर्थकको उच्छिङ्गल क्रियाकलाप एवं भेदभावपूर्ण व्यवहारका कारण यी देश कार्यवाहीमा परेका हुन् कार्यवाहीमा पर्ने देशहरूमा ब्राजिल र अर्जेन्टिना पनि छन् दक्षिण अमेरिकी महादेशकै पराबगे चिली र पेरू पनि कार्यवाहीमा परेका छन् यसैगरी युरोपबाट इटाली अल्बानिया कारवाहीमा पर्दा उत्तर तथा मध्य अमेरिकी राष्ट्रहरू होन्डुरस एल साल्भान्डो र मेक्सिको र क्यानाडा पनि कारवाहीमा परेका छन् कारवाहीमा पर्नेहरूमध्ये दश राष्ट्रलाई आर्थिक जरिवाना गराएको छ भने चिलीले आफ्नो देशमा भेनेजुला विरूद्ध हुने विश्वकप छनौट खेल बन्द रंगशालामा कुनै समर्थक बिना नै खेल्नुपर्ने भएको छ यो सँगै दिउँसो तीन बजेको युनिटी खबर सकिने लागेको छ अन्त्यमा प्रमुख समाचार शीर्षकहरू फेरि एकपटक संविधान संशोधन गर्ने भए हिन्दू राष्ट्र बनाउनु पर्ने रापरपा नेपालका अध्यक्ष थापाको भनाई ओडा सचिव नहुँदा लोकमानको घरमा म्याट टाँच्न ढिलाइ डाक्टर केसीका माग पूरा गर्न सरकारद्वारा पहल शुरू केसीको जीवन रक्षाका लागि सहयोग गर्न सांसदहरूलाई स्वास्थ्य मन्त्रीको आग्रह भारतसँगको बढ्दो तनावसँगै पाकिस्तानी वायुसेना युद्ध अभ्यासमा जुट्दै शक्तिशाली समुद्री आधी म्याथ्यूका कारण हाइटीको जनजीवन प्रभावित र फिफाद्वारा एघार देशका फुटबल संघलाई जरिवाना सहितको कारवाही समाचार श्रवण गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी वीरेन्द्रलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू radio unity dot com dot एनपीबाट पढ्न र चाहेको बेला समाचार तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ अब तपाईँले छ बजे युनिटी खबर सुन्न सक्नुहुनेछ अहिलेलाई समाचार बुलेटिनबाट तपेन्द्र विष्ट विदा हुन्छु नमस्कार